लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा जिल्ला प्रशासन कार्यालय चितवनले हिजो पत्रकार भेटघाट गरी असार आठ गते उपनिर्वाचनका लागि चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले चुनावमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो मतदान पूर्वकको सुरक्षा मतदान दिनको सुरक्षा मतदान सकिएपछि मतपेटिका भरतपुरसम्म ल्याउने सुरक्षा र मतगणना गर्दाको सुरक्षा सबै सुरक्षा व्यवस्था मिलाएका छौँ प्रमुख जिल्लाधिकारी शर्माले भन्नुभयो उहाँले अहिलेको उपनिर्वाचनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मात्रै मतदान केन्द्रको सुरक्षा गर्ने पनि बताउनुभयो जसका लागि सशस्त्र प्रहरीको एक टुकडी अहिलेदेखि नै क्षेत्र नम्बर चारको नगरमा सशस्त्र प्रहरीको एक टुकडी बसोबास गर्न थालिसकेको छ सशस्त्र र नेपाल प्रहरीले विशेष गरी गस्ती तथा पेट्रोलिङ गर्ने व्यवस्था समेत मिलाइएको छ कुनै पनि निर्वाचन केन्द्रमा समस्या आए पाँचदेखि दस मिनटभित्रै थप सुरक्षाकर्मी पुग्ने व्यवस्था समेत मिलाएको बताइएको छ चितवनमा उपनिर्वाचन निर्वाचन हुने क्षेत्र नम्बर चारलाई सीमाङ्कन गरी निर्वाचनको अघिल्लो दिन साँझ सात बजेबाट निर्वाचनको दिन साँझ सात बजेसम्मको लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ निर्वाचनका लागि अनुमति लिएका उम्मेद्वार तथा सञ्चारकर्मी र अनुगमन आन्दोलनकर्ताहरूको सवारी साधनलाई भने पासको व्यवस्था मिलाइएको छ प्रहरी प्रेक्षक प्रधुन्न कार्कीले सो दिन क्षेत्रभरि नै सवारी साधन सञ्चालनमा रोक लगाइए पनि दमकल एम्बुलेन्स बिरामी बोकेका साधन र मलामीका सवारी साधनलाई भने छोडिने पनि बताउनुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री प्र डाक्टर प्रकाश शरण महतले देशमा रहेका विद्यमान सबै समस्याको हल नेपाली कङ्ग्रेसले मात्र गर्न सक्ने दावी गर्नुभएको छ सबैका नाडी मतदाताले छामिसकेकाले भ्रमको खेती गर्नेहरूमा रुवावासी सुरु भइसकेको महतले बताउनुभयो देशको समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने खुबी जनताले कङ्ग्रेसमा देखिसकेकाले कङ्ग्रेसप्रति जनताको विश्वास बढेको उहाँको भनाइ थियो असार आठ गते हुने चारवटै उपनिर्वाचन नेपाली कङ्ग्रेसका उम्मेद्वारले भारी मतले जित्ने बताउँदै भ्रमको खेती गर्नेहरूलाई मतदाताले मत नदिने उहाँको दावी थियो भ्रमको खेती गर्नेलाई जनताले पाता कसिसकेको बताउँदै नेपाली कङ्ग्रेसले मतदातालाई दिएको वचन पुरा गरी छाड्ने बताउनुभयो चितवन निर्वाचन क्षेत्र नम्बर चारकी युवा महिला उम्मेद्वार पार्वती रावलले कङ्ग्रेस को सरकारले स्थगित गरेको गुलालघाट नारायणी नदीमाथिको पुललाई पुननिर्माण गर्न आफूले पहल गर्ने बताउनु भएको छ जनताको भावना विपरीत पुननिर्माणको काम स्थगित गरिएको भन्दै घरवाला उम्मेद्वारलाई जस्तो डेरावाला उम्मेद्वारलाई आफ्नो क्षेत्रको माया नहुने बताउनुभयो गुन्जनगरको गाजीपुर स्थित मदन चौतारीमा आयोजित कोणसभामा बोल्दै रावलले गाजीपुरलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै गाजीपुर गोब्रेनी आसपासको क्षेत्रलाई समेटेर एकीकृत विकास कार्यक्रम लागू गर्ने बताउनुभयो नारायणगढबाट गाजीपुर हुँदै गोलालघाट जाने सडकलाई मदन मार्ग नामाकरण गरी निर्माण गर्ने र भविष्यमा पितौजी घाट नारायणीमा नयाँ पुल निर्माणका लागि पहल गरिने बताउनुभयो एकीकृत नेकपा माओवादी चितवनले आगामी असार आठ गति हुने संविधान सभा उपनिर्वाचनको प्रचार प्रसारमा घर दैलो कोणसभा र साइकल र्याली गरेको छ भरतपुर नाउँका विभिन्न ठाउँमा उम्मेद्वारसहितको घर दैलोलाई तीव्र पारिएको हो उपनिर्वाचन प्रचार प्रसार समितिका संयोजक चित्रबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार भरतपुर नौ ओडा कार्ले चोक शरदपुर चोक आदर्श टोल मगर टोल कवल चोक हाङ्गिम चोक बस पार्क चौतार मिलन चोक मनबहादुर चोक त्रिपुरेश्वर चोक गोन्द्राङ र दराई टोलमा कोणसभा गरिएको छ नेकपा एमालेको नव महाधिवेशन नजिकै गर्दा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली समूहका कार्यकर्ताहरूले हिजो रत्नगरमा गोप्य भेला गरेका छन् संसदीय दलका नेता समेत रहेका वरिष्ठ नेता ओलीलाई जिताउन अप्नाउनु पर्ने रणनीति आफ्नो पक्षमा कार्यकर्ता आकर्षण गर्नुपर्ने कामका बारेमा छलफल गर्न भेला आयोजना गरिएको युवा सङ्घका केन्द्रीय सदस्य प्रताप डल्लाकोटीले जानकारी दिनुभयो भेलामा महाधिवेशन प्रतिनिधि चयन गर्दा ओली निकटका सङ्गठित सदस्यहरूलाई विजय गराउन पहल गर्ने अध्यक्षको लागि हुने निर्वाचनमा कसरी विजय हासिल गर्ने र विजय हासिल गर्नुपूर्व गर्ने तयारीबारे छलफल भएको थियो बेलामा एमालेका पोलिट ब्युरो सदस्य काशीनाथ अधिकारी केन्द्रीय सदस्य देवी ग्यावाली अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सीता पौडेल केन्द्रीय लेखा आयोगका सदस्य जेपी भेटवाल राष्ट्रिय प्रतिनिधि परिषद सदस्य दावा लामा जिल्लाध्यक्ष जयन्त थपलिया रत्नगर नगर अध्यक्ष प्रेमनाथ दुवाडी लगायतको सहभागिता रहेको थियो स्थानीय निकायको निर्वाचन हुँदा भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरिएको छ हिजो रत्नगरमा आयोजित निर्वाचन हुँदा जनतामा परेको असर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले जनप्रतिनिधि नभएकै कारण सरकारी कर्मचारीबाट भ्रष्टाचार हुने गरेको आरोप लगाएका थिए भ्रष्टाचार गर्नेमा दलका प्रतिनिधि र सरकारी कर्मचारी अगाडि रहेको भन्दै उनीहरूले यसलाई रोक्न तत्काल स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका थिए नेपाल पत्रकार महासङ्घ चितवनको आयोजनामा लैङ्गिक विषयमा तिन दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम बुधबारदेखि नानगढमा सुरु भएको छ प्रशिक्षण कार्यक्रमलाई कालिका सामुदायिक महिला विकास केन्द्र र केयर नेपालले सहयोग गरेको छ वरिष्ठ पत्रकार मोहन मैनालीको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल नेपाल प्रेस युनियन चितवनका सचिव अनिल ढकाल स्वतन्त्र पत्रकार सङ्घ चितवनका अध्यक्ष सूर्यप्रकाश कण्डेल पत्रकार महासङ्घ चितवनका सल्लाहकार रमेश कुमार पौडेल कालिका महिला सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक कृष्ण पन्त र पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवालले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख प्रशिक्षक एवं वरिष्ठ पत्रकार मैनालीले तालिमबाट सिकेका कुरा व्यापारमा लागू गर्न सकेमा मात्रै तालिमको सार्थकता रहने बताउनुभयो ग्रामीण क्षेत्र आडीमा सौर्य ऊर्जा मार्फत विद्यालयहरूले कम्प्युटर शिक्षा सुरु गरेका छन् पैँतालिसवटा सामुदायिक विद्यालय र पाँचवटा संस्थागत विद्यालय रहेको माडी क्षेत्रका विद्यालयहरूले सौर्य ऊर्जा मार्फत कम्प्युटर शिक्षा पढाउन थालेका हुन् सार्वजनिक शैक्षिक गुठीका रूपमा स्थापना भएको दिवाकर स्मृति विद्यालय बसन्तपुर माडीले दाताहरूको सहयोगमा खरिद गरेका पाँच थान कम्प्युटरबाट दुई कक्षादेखि आठसम्मका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिँदै आएको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पाण्डेले आठजना विद्यार्थी बराबर एउटा कम्प्युटर भएकाले दाताको सेगमा पन्ध्रवटासम्म कम्प्युटरको व्यवस्था गरी ई क्लास सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो चितवनका एग्रोभेटहरूमा सरकारी मान्यता प्राप्त नभएका धानको बिउ बेच्ने गरेको पाइएको छ जिल्ला कृषि विकास कार्यालय चितवनबाट अनुगमनमा गएको टोलीले अनाधिकृत रूपमा उन्नत जातको बिउ भन्दै कमसल खालको धानको बिउ बिक्री वितरण गर्ने गरेको भेटाएको हो सबैभन्दा बढी धानको बिउ खपत हुने वर्षे धानको बिउ राख्ने समयमा एग्रोभेटहरूले मान्यता प्राप्त बिउभन्दा अन्य जातको बिउ बिक्री वितरण गर्दा किसानहरू मारमा परेका छन् एग्रोभेटहरूले मान्यता प्राप्त धानको बिउमा भन्दा अन्य जातको बिउ बेच्दा नाफा हुने भएकाले यस्तो गर्ने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 खनाला चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा जय गलेसो रियल स्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर लागि सुनो हजुर